प्रशंसा गरौँ परम प्रभुलाई जय जयकार गरौँ सृष्टिकर्तालाई उहाँको स्तुति गाउन हाम्रो सौभाग्य हो कारण उहाँको करुणा सधैँ रहन्छ प्रशंसा गरौँ परम प्रभुलाई जय जयकार गरौँ सृष्टिकर्तालाई परम प्रभुले आफ्नो बुद्धिमा आकाश फैलाउनु भयो उहाँले नै आफ्नो ज्ञानमा पृथ्वी रच्नुभयो परम प्रभुले आफ्नो बुद्धिमा आकाश फैलाउनु हो उहाँले नै आफ्नो ज्ञानमा पृथ्वी रच्नु हो यस्तो परमेश्वरको प्रशंसा गर्न सुहाउँछ कारण उहाँको कारुणा सधैँ रहन्छ प्रशंसा गरौँ परम प्रभुलाई जय जयकार गरौँ सृष्टिकर्तालाई आफ्नो समाजमा समुद्रमा सुख जमिनु हार्नुभयो आकाशमा ठुला ठुला ज्योतिहरू टाङ्नुभयो आफ्नो सामर्थमा समुद्रमा सुख जमिन उभार्नु हो आकाशमा ठुला ठुला ज्योतिहरू टाङ्नु हो यस्तो परमेश्वरको प्रशंसा गर्न सुहाउँछ कारण उहाँको करुणा साथै रहन्छ प्रशंसा गरौँ परम प्रभुलाई जय जयकार गरो श्रेष्ठकर्तलाई दिनमा शासन गर्न घाम बनाउनु भयो रातमा शासन गर्न जुन तारा रच्नु रच्नुभयो दिनमा शासन गर्न घाम भयो रातमा शासन गर्न जुन तारा रच्नुभयो यस्तो परमेश्वरको प्रशंसा गर्न सुहाउँछ कारण उहाँको कारुणा साथै रहन्छ प्रशंसा गरौँ परम प्रभुलाई जय जयकार गरौँ सृष्टिकर्तालाई उहाँको स्तुति गाउन हाम्रो सौभाग्य हो कारण उहाँको कारुणा सधैँ रहन्छ प्रशंसा गरौँ परम का भुलाए जय कार घरों सृष्टि कर तलाए